चार महिनाका लागि मधेसी मोर्चाका संयोजक विजय कुमार गच्छेतालाई हस्तान्तरण गरिएको छ जेठमा समितिको नेतृत्व गरेका एमाले अध्यक्ष झलनाथ खनालले गच्छे सिंहलाई आजको बैठकबाट नेतृत्वको जिम्मा दिनु भएको हो निर्वाचन आयोगले दल दर्ताका लागि फेरि आह्वान गर्ने भएको छ यसअघि आयोगले जेठ सम्मको अन्तिम म्याद दिएर दल दर्ता गरेको थियो नेकपा माओवादी लगायतका केही आन्दोलनमा रहेका दलहरूले दर्ताका लागि निवेदन नदिएपछि आयोगले फेरि आह्वान गर्न लागेको हो आन्दोलनरत दलसँग सरकारले वार्ता गरेर उनीहरूलाई सहमतिमा ल्याएपछि आयोगले फेरि दर्ताका लागि आह्वान गर्नेछ फेरि आह्वान गर्दा आयोगले दर्ताका लागि बढ़ीमा एक साताको म्याद तोक्न सक्ने निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले जानकारी दिनुभएको छ निर्वाचनमा सबैलाई सहभागी गराउने उद्देश्यले फेरि दर्ताका लागि आह्वान गर्न लागि उहाँले बताउनु भएको छ सरकारले सबै वातावरण बनाएपछि हामी आह्वान गर्छौं यसअघि निर्वाचनमा आएकोमा दल दर्ताका लागि एक सय उन्चालिसवटा दलको निवेदन परेको थियो संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले आगामी मंगिर चार गतिका लागि सरकारले संविधान सभाको दोस्रो निर्वाचन सम्बन्धी अध्यादेश अगाडि बढ़ाएकोमा त्यसको स्वागत गर्नु भएको छ सरकारको यो निर्णयले मुलुकमा निर्वाचनको वातावरण बनेको उल्लेख गर्दै मधेसी पत्रकार समाजद्वारा आज वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले ऐतिहासिक जनआन्दोलन मधेसी आन्दोलन आदिवासी जनजाति आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्नका लागि यो निर्वाचनमा सबै दलले भाग लिनुपर्ने उहाँले जोड़ दिनुभएको छ अध्यक्ष झाले सरकारले पनि मुलुकमा विद्वान सबै दललाई निर्वाचनमा भाग लिने वातावरण बनाउनु पर्ने बताउनु भएको छ न्यूनतम मत सीमा त्रेसोलको प्रावधान रहने व्यवस्था अध्यादेशमा नराख्न सकारात्मक रहेको उहाँको भनाइ थियो सो व्यवस्थाले निर्वाचनको वातावरण बन्नेमा सहयोग पुग्ने झाले विश्वास व्यक्त गर्नुभएको छ प्रहरीले काठमाडौँको मल्ल क्यासिनोबाट गायक एम बराललाई पक्रेको छ जुवा खेलिरहेको अवस्थामा बराललाई आज बिहान पाँच बजे लैनचोरमा रहेको मल्ल क्यासिनोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता केशव अधिकारीले जानकारी दिनुभएको छ बरालको साथबाट नगद समेत बरामद गरेको उहाँले बताउनु भएको छ बराललाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग दरबारमा लगिएको छ नेपाल विद्युत प्राधिकरण भरतपुरको टोलीले आज विद्युत चोरी गर्ने तेह्र जनालाई पक्राउ गरी कार्यवाही गरेको छ प्राधिकरणले गरेको छड्के जाँचका क्रममा दसजना पुरुष र तीनजना महिलासहित जना पक्राउ गरिएको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभएको छ गीतानगरबाट चारजना पटियानीबाट तीन पार्वतीपुरबाट चार र शिवनगरबाट एक र भनपा आठबाट एक पक्राउ परेका हुन् टोलीले एक थान पानी तान्ने मोटर समेत बरामद गरेको छ टोलीमा सशस्त्र प्रहरी बीसजना जनपद प्रहरी जना र कर्मचारी बाइसजना रहेका थिए यसैबीच प्राधिकरणले समयमै विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्ने काम पनि तीव्र रूपमा अगाडि बढाएको छ रक्तदान गरौं जीवन उपहार दिउँ भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइँदैछ दिवसको अवसरमा सरकारी तथा गैर सरकारी संघ संस्थाले अन्तर्क्रिया साइकल र्याली प्रभात फेरी चित्रकला व्यक्तित्व कला लगायतका कार्यक्रम गर्दैछन् मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्यान्ड स्टेनको जन्मदिन पारेर सन् दुई हजार चारदेखि हरेक वर्ष जुन चौध तारिकमा बिरामीको ज्यान बचाउन सहयोग गर्ने रक्तदातालाई धन्यवाद दिन तथा सम्मान गर्न दिवस मनाउन थालिएको हो नेपालमा पहिलो पटक समाजसेवी दयावीर सिंह कसाकारले रक्तदान गरेर अभियान थालिँदा एक लाख सत्तरी हजारले रक्तदान गरेको ब्लड डोनेसन एसोसिएसन नेपालले जनाएको छ जनचेतनाका कारण रक्तदाताको संख्या पछिल्लो समय बढ्दै गएको सरकारवालाहरूले बताएका छन् तर रगत संकलन प्रक्रिया व्यवस्थित नहुँदा रक्तदाताको संख्या बढे पनि समयमै रगत पाउन नसकेर बिरामी र उनीहरूका आफन्तले शास्ति झेल्नु परेको छ विश्व स्वास्थ्य संगठनका अनुसार सन् दुई हजार एघारमा संसारभर झण्डै आठ करोड़ तीस लाख स्वयंसेवी रक्तदाता प्रतिशतले रक्तदान गरेका थिए स्वयंसेवी रक्तदाता रगतको सबैभन्दा सुरक्षित स्रोत भएको र त्यस्ता रक्तदाताको रगतबाट रगतका कारण उत्पन्न हुने संक्रमण कम हुने गरेको भन्दै संगठनले स्वयंसेवी रक्तदानमा जोड़ दिएको छ संगठनका अनुसार संसारमा कम्तीमा साठी देशमा शत प्रतिशत रगत आपूर्ति स्वयंसेवी रक्तदाताबाट हुने गरेको छ सिरियाली सरकारले विपक्षी विरूद्ध रासायनिक हतियार प्रयोग गरेको अमेरिकाले आरोप लगाएको छ अमेरिकी राष्ट्रपति भवनद्वारा जारी एक बयानमा एक गुप्तचर एजेन्सीद्वारा प्राप्त भएको सूचना अनुसार हमलामा डेढ सयजना मारिएको जानकारी प्राप्त भएको उल्लेख छ यद्यपि सिरियामा विपक्षीले पनि यस प्रकारका रासायनिक हतियारको प्रयोग गरे नगरेको बारे भन्ने कुनै प्रमाण नभएको बयानमा जनाएको छ सिरियाली सरकारले सबै सीमा तोडेको बताउँदै हवाई हाउसका एक अधिकारीले राष्ट्रपति ओबामाले अब सिरियाका विद्रोहलाई थप सैन्य सहायता सहायता प्रदान गर्ने बताएका छन् यसैबीच संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिवेदन अनुसार सिरियामा सरकार विरोधी आन्दोलनका क्रममा कम्तीमा त्रियानब्बे जनाले ज्यान गुमाइसकेका छन् र च्याम्पियन ट्रफी क्रिकेटमा आज दक्षिण अफ्रिका र वेस्ट इन्डिज भेट्दैछन् प्रतियोगितामा समान एक एक खेल जितेका दुवै टोली जितको खोजीमा हुनेछन् दुई दुई अङ्क रहेको वेस्ट इन्डिज दक्षिण अफ्रिका भन्दा पछि रहेको छ विजय हुने टिम सेमी फाइनलमा पुग्नेछ समूह बीबाट भारत यसअघि नै लगातार दुई खेल जित्दै सेमी फाइनल पुगिसकेको छ भने पाकिस्तान लगातार पराजित हुँदै बाहिरिसकेको छ खेल दिउँसो सभा तीन बजेपछि कार्डिफमा हुनेछ यसअघि गैराती श्रीलंकाले इङ्ल्याण्डलाई सात विकेटले हराएको छ लन्डनको कनिटन केनिटन ओभरमा भएको खेलमा इङ्ल्याण्डले दिएको दुई सय चौरानब्बे रनको लक्ष्य श्रीलंकाले सत्तालिस दशमलव एक ओभरमा तीन विकेट गुमाएर पूरा गरेको छ श्रीलंकाको जितमा कुमार साङ्गाकारले नट आउट एक सय चौतिस रनको योगदान गरेका थिए पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ओभरमा सात विकेट गुमाउँदै दुई सय तिरानब्बे रन बनाएको थियो उसका जोनाथन ट्रटले छयालिस र जोयरुटले अडसठी र एलिस्टर कुकले उन्साठी रन बनाएका थिए जितसँगै श्रीलंकाले सेमी फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ समूह बीमा न्यूजील्याण्डको तीन र इङ्ल्याण्ड र श्रीलंकाको समान दुई दुई तथा अस्ट्रेलियाको एक अङ्क रहेको छ हवस्